विशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र दिनेश निरौला नेपथ्यका सहयोगी सुपल काफ्लेका साथमा यो प्रस्तुता प्रकाश साइमीको शालीन अभिवादन अजर अमर गीतहरूको हिजोको श्रृंखला हामीले बिसाएका थियौं कार्तिकको अन्तिम दिन दिवंगत भएका संगीतकार गायक गीतकार अभिनेता शिवशंकर मानन्दहरूको पुण्यतिथिको सम्झना गर्दै हामीलाई हिजो कार्यक्रम तयार पार्न धेरै किसिमले सघाउने सबै श्रष्टाहरूमा सबै गीतकार संगीतकार गायक गायिकामा हार्दिक आभार व्यक्त गर्दछौ आज मंगिरको पहिलो दिन र आज मंगिर संक्रान्ति आजबाट जोडिन्छ फेरि नेपाली संगीतका अति चर्चित अन्य श्रष्टाहरूको सम्झनाको श्रृंखला मंगिर पाँच गते राम थापाको पुण्यतिथिको सम्झना हुन्छ मंगिर बाह्र गते संगीत प्रवीण नरराज ढकाल मंगिर उन्नाइस गते दक्षिण एसियाका एक चर्चित गायक नारायण गोपालको पुण्यतिथि यी सबै श्रृंखला हामी मंगिरभरि जोड्ने नै छौं तर मंगिरमा केही स्रष्टाहरूको जन्मदिन पनि परेको हुनाले केही विशेष सन्दर्भ अवश्य पनि हुनेछन् आज एकपटक पुनः हिजोको कार्यक्रमको साँच सिमानासँग श्रृंखला जोड्न चाहन्छौ शिवशंकरकै स्वरसँगै यो कार्यक्रमको शुभारम्भ गर्न चाहन्छौ शब्द सहदेव शमशेर राणा संगीत शिवशंकर मानन्द मथा मरदा सुनको बाला पाए बाला कटको भनी हिड़दा सानो गीत गाए नदी की नर मथा मरदा सुनको बाला पाए बाला कटको भनी हिड़दा राम्रो बाला लाउने कस्तो होला हात गोरा होला निधा तिम्रो सिन्दुर भर मात यति राम्रो बाला लाउने कस्तो होला हात गोरा होला निधा नदी किनार मार्दा सुनको बाला पाए बाला कस्तो भनी जुत्ता मृग फाग्लान् जो जुन नथ लाउने तिमीलाई होला भाग्यमानी आँखा जुत्ता मृग फाग्लान् जो जुन नथ लाउने तिमीलाई होला भाग्यमानी नदी किनार माछा मार्दा सुनको बाला पाए बाला कसको भनी हिँड्दा सानो गीत गाएँ हामी जस्ता अभावीलाई दर्शन दिए हुन्छ बोल्नु पनि पर्ने छैन दिए पुग्छ हामी जस्ता भागीलाई दर्शन दिए हुन्छ बोल्नु पनि पर्ने छैन गाई किनारमा माछा मार्दा सुनको बाला पाए बाला कसको भनी हिँड्दा सानो गीत गाए नदी किनार माछा मार्दा सुनको बाला पाए त्यो यस्तो नदीको बयान थियो जहाँ सुनको बाला पाइथ्यो कुनै समय अहिले त सायद यति यति लामो समयदेखि बागमती सफाई आन्दोलन चलिरहेको भए पनि सुनको बाला पाउने छाँट अझै पनि देखिएको छैन तर काठमाडौँलाई सुनौला बनाउने सपना राजधानीका नागरिकको जिम्मेदारी हो भन्ने कुरा महसुस चाहिँ धेरैमा भएको छ आजको कार्यक्रमको शुरूआतमा एउटा गीत बजायौं गीतकार सहदेव राणाको यो एउटा यस्तो भाग्यमानी गीत हो नेपालमा कुनै पनि विदेशी कलाकार कार्यक्रम गर्न आउँदा नेपाल प्रज्ञा प्रतिष्ठानको रंगमंचमा चाहे जगजीत सिंह चाहे मेहदी हसन चाहे अविदा परवीन चाहे फरिदा खानी ती सबैले यो मञ्चमा गीत गाएका छन् यो गजल गाएका छन् एक श्रोताको हैसियतले यो गीत मैले पनि पहिलो पटक जगदीश सिंहको आवाजमा नेपाल प्रज्ञा प्रचानको मञ्चमा सुनेको थिएँ र उनलाई गाउँदा गाउँदै नदी किनारमा भन्दा मा भन्न निकै गाह्रो भएको थियो र उनी बारम्बार त्यो गुनासो गरिरहेका थिए गीतकार सहदेव शमशेर राणा पेसाले गीतकार नभए पनि उनी होटल व्यवसायी हुन् र उनी मुम्बईको एक किरदारको फिल्म दिले नादामा दुई हजार सात साल भन्दा पहिला नै नायकका रूपमा छानिएका थिए तर उनी फिल्म खेल्न छोडेर काठमाडौँमा आएर होटल व्यवसाय गर्न थाले र उनले दरबार मागस्थित होटल अन्नपूर्णबाट आफ्नो करियर शुरू गरे आजका चर्चित टेलिभिजन पत्रकार वा आत्मकथाकार विजय कुमार पाण्डेको जीवनको पहिलो लेख सहदेव शमशेर राणाको अन्तर्वार्ता लिएर शुरू भएको थियो आदि इत्यादि भन्ने स्तम्भमा सदैव शमशेर राणा अन्तर्वार्ता कम दिन्थे भेटघाट कम गर्थे तर कहिलेकाहीँ चर्चामा आउन रूचाउँथे उनका केही चर्चित गीतमध्ये शिवशंकर मानन्दरको स्वरमा यो गीत र फतेमानको स्वरमा सान्नानीको गालैमा कालो कोठी रहेछ र त्यो गीतपछि पनि सान्नानीको निकै खोजी भएको थियो नेपाली संगीत समाजमा यद्यपि गायक फतेमान त्यसबारे मौन नै हुने गर्थे प्रेमध्वज प्रधानभन्दा चार वर्ष जेठो शिवशंकर प्रेमध्वजका अति घनिष्ठ मित्र थिए र प्रेमध्वजका लागि उनले धेरै राम्रा गीतहरू संगीत गरेका थिए आजको अजर अमर गीतहरूमा हामी चर्चा गर्नेछौ शौकले वा अन्य पेसामा रहेर गीत लेख्ने गीतकारहरूका बारेमा दोस्रो गीत अब प्रस्तुत गर्दैछौ यहाँ धेरै मित्रहरूले फेसबुकमा ट्वीटरमा बारम्बार फरमाइश गर्नुभएको बच्चो कैलाशको स्वर धना पौडेलजीले पनि विदेशबाट यो गीतलाई निकैचोटि फरमाइश गर्नुभएको छ यस गीतका गीतकार हुन् सुरेन्द्र बहादुर शाह पेसाले उनी नेपाली सेनाका सेनापति थिए कुनै समय उनका छोरा पनि गीतकार थिए शरद चन्द्र शाह जसले लोकगीत बढ़ी संकलन गरे सुरेन्द्र बहादुर शाहको शब्द बच्चो कैलाशको आफ्नै संगीतमा बच्चो कैलाशको स्वरमा यो गीत आजको अजर अमर गीत संगीतमा होला मिठो मिलन साउने झरी कुर्ली कुर्ली भदौ पनि लाग झरी कुर्ली कुर्ली भदौ पनि लाग्यो लाग्छ शरद हट्छ झरी किन्तु आँसु झरी भइरह्यो आँसु कहिले थामिने मनको घाउ कहिले पलाउने कल्पनाको गगना मुस्कुराउने चन्द्र बनाना आएर छैन भोक निन्दा दुब्लाएर छैन भोक निन्दा जस्तो शरीर भई छिया छिया मन होला मनको गाएरा गाएर रुदी हरि एक्लै बसेर कल्पनाको गगना मुस्कुराउने चन्द्र बनान सबले हाँसेको देख्छ कसले मन जलेको कल्पनाको गगन बन्धनको क्यानरले गाउँछ मिठो गीत छ सुखी छ कि दुखी छ कि कसले थाहा पाउँछ अफ्रिकाका कवि माया एन्जेलो पनि यस्तै गीत लेख्थे पिंजराको सुगाका बारेमा पिंजराको पिंजराभित्रको सुगाले नै किन गीत गाउँछ आकाश सुने सुगाले किन गीत गाउँदैन उनको पनि बारम्बार यही प्रश्न थियो सुरेन्द्र बहादुर शाह जसका बारेमा चर्चा गर्यौं त्यसै गरिकन नेपाली सेनाका अर्का प्रधान सेनापति सिंहबहादुर बस्नेतले पनि एउटा गीत लेखेका छन् कुनै दिन पहाड़मा वस्तु हेर्न गएको जसलाई माला सिन्हाले गाउनुभएको थियो माला सिन्हाले भर्खरै गएको हप्ता आफ्नो जन्मदिन भव्य रूपमा मनाउनुभयो मुम्बईमा नेपाली चलचित्रकी नायिका माला सिन्हा जसलाई हामीले अजर अमर गीतहरू मार्फत सम्झि पनि रहेका थियौं बारम्बार आजको कार्यक्रममा हामी केही नबजेका र चर्चामा नआएका कलाकारका गीतहरू बजाउनेछौ जस्तो कल्याण रिमाल नगेन्द्र हाडा बद्री दुर्गा खरेल र गीतकार त्यसै गरिकन केशर विष्टका कुराहरू गर्नेछौ गीतकारहरू विभिन्न पेशाबाट आएर गीत लेख्छन् नेपाली संगीत जगतमा जसरी डाक्टर सचय कुमार पहाड़ीले केही गीत लेख्नु भएको छ उहाँ पेशाले चिकित्सक हुनुहुन्छ त्यसै गरिकन डाक्टर दीर्घसिंह बम त्यसै गरी पछिल्लो श्रृंखलामा डाक्टर अरूण सायमी डाक्टर भोला रिजाल थुप्रै चिकित्सा क्षेत्रका गीतकारहरू पनि हुनुहुन्छ राजनीतिमा लागेपछि र मन्त्री भएपछि गीत लेख्ने पनि धेरै गीतकार छन् नेपालमा तर पहिले पहिले राजनीतिमा आउनुभन्दा अगाडि नै गीत लेख्ने केही गीतकारहरूलाई सम्झना गर्न सकिन्छ केशर बहादुर विष्ट जसको नाम पञ्चायतकालमा अत्यन्त चर्चित थियो र विशेष गरेर दशरथ रंगशालामा ठूलो स्टम्प भएपछि वा दंगा फसाद भएर केही मान्छेको मृत्यु भएपछि नैतिकताको आधारमा उहाँले त्यति बेला मन्त्रीबाट राजीनामा दिनुभयो तर केशरबहादुर विष्ट मन्त्री हुनुभन्दा पहिले कविता गीतहरूमा रूचि लिन्थे र उनैले लेखेका थिए एउटा गीत जसलाई दीप श्रेष्ठको संगीतमा तीसको दशकमा निकै लोकप्रिय बनाएको थियो मैले हार्न खोजेर हार्न सकिन हारने सकीना जीत न खोजे के गरु संभाल न खुजेरा संभाल नहीं सकीना अधीर भैरा के गरु मैले हार न खोजेरा तिमी सङ्गीतमा साथ निराश भएर छोडिदिउ त तिमी सङ्गीतमा साथ मैले भन्न खोजेला भन्न सकिन मौन रहेर के गरौँ सम्हाल्न खोजेर संभल नहीं सकिन अधी भैरा के करू मैं न पदेरा तिमी चिसो मौदोबा हेला गरेर छोडिदिउ त तिमी सौन्दर्यमा मधुमास हेला गरेर छोडिदिउ त तिमी सौन्दर्यमा मधुमास मैले भन् भन्न सकिन मौन रहेर के गरौँ सम्हाल्न खोजेर सम्हाल्नै सकिन अधीर भएर के गरौँ मैले हार्न खोजेर केशर विष्टको शब्दमा दीप श्रेष्ठको संगीत र स्वरमा यो गीतलाई हामीले प्रस्तुत गर्यौं अजर अमर गीतहरूको श्रृंखलामा तेस्रो लहरमा गीतकार फरक पेसाका चर्चा गर्दैछौ आज हामी यस गीतलाई धेरै मित्रहरूले दिनेश रावत गुप्ता तमुङ कुबेर लावरजीले चयन गर्नुभएको थियो भने अशोक खत्रीजी लेख्नुहुन्छ हाम्रो फेसबुकमा म्युजिक नेपालको क्यासेटमा मात्रै सीमित गीतहरू अब अजर अमर गीत मार्फत सुन्न पाउँदा आनन्द लाग्छ राति दुई बजे ड्यूटी छ तैपनि रक्सीको नशा जस्तो भइरहेको छ यो प्रस्तुति त्यसैमाथि दाजुको स्वरमा सजिएको शैली झनै मिठो छ युए दुवैबाट अशोक खत्री लेख्नुहुन्छ त्यसै गरिकन अर्का मित्र हुनुहुन्छ उहाँको नाम गुप्ता तमुजी उहाँले पनि कार्यक्रम सुन्न बेचैन भइरहेको छ भनेर लेख्नु भएको छ र हाम्रा अर्का मित्र विष्णुबहादुर थापा दाजु यो गीत सायद सती प्रथाको रहेछ क्या हो नदीको किनारमा सुनको बाला भेटिएको उहाँले लेख्नुभएको छ विष्णुबहादुर थापाजी साउथ वेस्टर्न कलेजमा अंग्रेजी पढ़ाउनुहुन्छ सन्तोष रिजालजी मलेसियाबाट लेख्नु मलेसियाको केलाङबाट लेख्नुहुन्छ हतार हतार ड्युटीबाट आएर सुन्दैछु सायद अजर अमर गीतको नशा लाग्यो सर मलेसियामा पनि दिलीप गेवाली लेख्नुहुन्छ कुरिरहेको छु दाजु हजुरले मोनी नै लाउनु भएको छ अजर अमर गीतबाटै भनेर भन्नुभएको छ यो मेरो भन्दा पनि गीतको करामत हो र हाम्रो गीतको एउटा यस्तो इतिहास बनेको छ हामी त्यसबाट अलग हुन सक्दैनौं र यो हाम्रो मात्र होइन विश्वका धेरै मुलुकको यही कथा छ हाम्रो फेसबुक ट्विटरमा लेख्नुहुन्छ आशिष पौडेलजी धेरै पछि अजर अमर गीतहरूलाई साथ लिँदैछु यो रातमा चिसो छाल्न भनेर लेख्नुभएको छ शिवराज पुण्यश्वारजीले हाम्रो फेसबुकमा हाम्रो ट्विटरमा अत्यन्त हृदयशील भएर लेख्नुभएको छ दाजु आज एक चित्त भएर सुन्दै गरेको अवस्था छ अजर अमर गीतहरू मलेसियादेखि त्यसरी लेख्नुभएको छ उहाँले र अन्य मित्रहरू बुटौली हाइकिङका मित्रहरू त्यसै गरिकन पिण्डरोगी उमेश सिगदेलजी र हाम्रा मित्र रमेश पाण्डेजीले पनि खसियाली एफएमबाट यो कार्यक्रमलाई स्नेहपूर्वक सन्देश पठाउनु भएको छ अब एकछिन प्रचार सामग्रीका पछाडि ओझेल पर्न चाहन्छु त्यसपछि पुनः हामी अन्य गीतको गीत कथासँग जोडिनेछौं Yala peak college of business management Tinkune Gairigaun Kathmandu Lincoln university मलेसियाबाट सम्बन्धन प्राप्त यस Yala peak college of business management Tinkune गैरी गाउँमा बिएचएम र एमबीए कोर्समा अध्ययन गर्नका लागि छिट्टै सम्पर्क गर्नुहोला सिट सीमित छ थप जानकारीका लागि Yala peak college of business management Tinkune Gairigaun Kathmandu phone शून्य एक चार एघार बाइस छपन्न चार एघार बाइस छपन्न तपाईँको विदेश जाने चाहना अब टेक्सस एकाडेमीले पूरा गर्छ जापानको जुनसुके सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस् हाम्रा विशेषताहरू part time job support visa नलागे पैसा नलाग्ने ग्याप कुनै चिन्ता छैन जेएलपीटी न्याट अनिवार्य छैन प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला सम्पर्क टेक्सास एकाडेमी कालीमाटी तथा पुतली सडक काठमाडौँ फोन नम्बर बयालिस सत्तरी सात सय दस बयालिस सत्तरी सात सय दस जनवरी र अप्रेलका लागि निशुल्क भाषा कक्षाहरू सञ्चालन भइरहेका छन् करोड़ौं मानिसले विश्वास गर्ने पचास वर्ष भन्दा लामो इतिहास बोकेको विश्वभरि रुचाइएको अमेरिकन लाइसेन्स अन्तर्गत तातो र चिसो पानीको लागि उत्पादित नेपालको एक मात्र plumbing brand Marble Flowguard plus hundred percent leak proof खिएर ल्याउन लाग्ने पिउने पानीको लागि शत प्रतिशत सुरक्षित तपाईँ र मार्बलको साथ हुनेछ हामी दुईको साथ जस्तै साथै ड्रेनेज सिस्टमको लागि lead free Marble eco drain Marble साथ जीवनभरको इङ्ग्लिस जापानिज चाइनिज लगायत कोरियन भाषा सिक्नका लागि ओइसिस ल्याङ्ग्वेज सेन्टर आइल्स टोफेलका साथै इपिएस e का तयारी कक्षाहरू पनि सञ्चालित छन् साथै कम्प्युटरका सबै कोर्सहरू सिकाइन्छ एसएलसी दिएका विद्यार्थीहरूलाई विशेष छुटका साथै लोड सेडिङको समयमा जेनेरेटरको व्यवस्था भएको Oasis language centre phone number शून्य एक चार पैतिस एकानब्बे सत्तरी चार पैतिस एकानब्बे सत्तरी ठमेल चोकबाट सामाखुसी जाने बाटोमा दुई सय मिटर अगाडि सीधा कुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज सानो अन्तराल पश्चात पुनः अजर अमर गीतहरूको श्रृंखलामा यहाँलाई हार्दिक स्वागत छ युजेवाईएएलओ उज्यालोको ट्विटरमा जयसिंह महरा लेख्नुहुन्छ जुन साँझ अजर अमर गीतहरू उज्यालोमा बज्छ त्यो साँझ साँच्चै रमाइलो हुन्छ दिनभरि थाकेको तन चंगा हुन्छ र नयाँ नयाँ काम गर्ने स्फूर्ति लाग्छ भनेर लेख्नु भएको छ त्यसै गरिकन उमेश सिगदेलजीले कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन राम्रो गीत भनेर गीतलाई सराहना गर्नुभएको छ हामीले आजको कार्यक्रमको शुरूआतमा शिवशंकरको स्वरबाट यो कार्यक्रम शुरू गर्यौं हिजोको साँझ शिवशंकरकै संगीतबाट हिजोको रातलाई भिचा गरेका थियौं शिवशंकर मानन्दरका समकालीनका रूपमा भक्तपुरका गायक संगीतकार अभिनेता नगेन्द्र हाडालाई नेपाली जनसमाजले धेरै वर्षसम्म मदन कृष्ण श्रेष्ठका गुरू भनेर पनि सम्झना गरेको पाइन्छ नगेन्द्र हाडा भक्तपुरको चर्चित सिनेमा हल नवदुर्गा सिनेमा हलका मालिक पनि थिए जसलाई भक्तपुरका धेरै मान्छेहरूले झिगु सिनेमा हल भन्ने गर्थे अर्थात हाम्रो सिनेमा हल भन्ने गर्थे नगेन्द्र हाडाको बम्बईका धेरै चलचित्र निर्माता निर्देशकहरूसँग भेटघाट उडबस हुनु स्वाभाविकै थियो तर नेपाली रंगमंचमा प्रेमध्वज प्रधानले गिटार लिएर गीत गाएकै समय नगेन्द्र हाडा र उनकै टोलवासी रामप्रसाद श्रेष्ठ जो अहिले चितवन भरतपुरमा हुनुहुन्छ प्रसाद श्रेष्ठ नामबाट चिनिनुहुन्छ उहाँले कान्जी फिल्ममा कल कल सल सल बोलको गीत पनि गाउनुभएको थियो भने कर्जा फिल्ममा फूल चढ़ाई भन्ने गीत पनि गाउनुभएको थियो प्रसाद श्रेष्ठ र नगेन्द्र हाडा भक्तपुरमा सँगै हुँदा प्रसाद हाडा नामबाट संगीत गर्थे र ती जोडीले कोलकातामा दुई हजार बीस सालमा गएर आफ्नो निजी लगानीमा गीत रेकर्डिङ गरेर आएका थिए त्यसमध्ये एउटा गीत आज प्रस्तुत गर्नेछौ प्रसाद हाडाकै संगीतमा नगेन्द्र हाडाको स्वरमा यो गीत बीस तीस चालिसको दशकमा पिकनिकहरूतिर प्राय खूब गाइने गीतमा पर्थ्यो यो खोला यो पानी तर यस गीतका गीतकारको चर्चा गर्न अझै जरूरी छ यस गीतका गीतकार नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर थिए तर त्योभन्दा पनि उनको अर्को चर्चित परिचय थियो नेपालमा उपन्यास लेखेर सबभन्दा बढ़ी बेस्ट सेलिङको रेकर्ड बनाउने उपन्यासकार थिए युधिर थापा युधिर थापा आज चलेका आत्मकथा वा आज चलेका उपन्यास जस्ता कृतिका निम्ति त्यति बेला निकै लोकप्रिय थिए फेरि कहिले भेट होला सिस्टर कल्पना यस्ता धेरै उपन्यासका कारण युधिर थापालाई नेपाली जनसमाजले बिर्सन सकेका छैनन् युधिर थापाको अर्को गीत ध्रुव केसीले गाउनुभएको छ बगी जाने खोलायो निष्ठुरीको मायालाई सन्देश यो पुर्याइदियो जस्तो गीत पनि युधिर थापाकै शब्दमा लेखिएका हुन् तर आज नेपाली सुगम संगीतमा उन्नाइस सालको हारारीमा ल्याएको एउटा नयाँ परिवर्तनकारी गीतका रूपमा युधिर थापाको शब्दमा नगेन्द्र हाडाको स्वर आ खोलायो पानी यो मौसम यो पा कसरी बिर्सु म जीवनमा आज यो खोलायो पानी रोएको दिलले कसरी हो हाँस्ने चुडिएको माला कसले पो गाँस्ने यदिर थापा अर्थात यदिर शमशेर थापाको शब्दमा नगेन्द्र हाडाको स्वरमा यो गीत प्रसाद हाडा अर्थात रामप्रसाद श्रेष्ठ र नगेन्द्र हाडाको संयुक्त संगीतमा यो गीतलाई राख्यौं अजर अमर गीतको श्रृंखलामा नगेन्द्र हाडाको घर त्यही घर हो जहाँ नारायण गोपालले दुई हजार अठाइस सालमा साथी न ये मंजिल गीत गाउँदा त्यो घरको पहिलो तल्लाको दलिन हल्लिएको सम्झना गर्छन् संचारकर्मी गायक मुकुन्द खड्गा मुकुन्द खड्का नगेन्द्र हाडाका अगाडि नारायण गोपालले हार्मोनियम फिटेर साथी न ये मंजिल गीत गाउँदा भक्तपुरको नगेन्द्र हाडाको घरको दलिन हल्लेको सम्झनाले अझै पनि मुकुन्द खड्का तरंगित हुन्छन् तर मान्छे यो कुरा भन्दा अझै पत्याउँदैनन् नारायण गोपालको स्वरमा त्यस्तो तागत थियो भनेर प्राय नेपालको पहिलो रक सिंगर माइक खड्गा भन्ने गर्नुहुन्छ र यो घर कस्तो थियो त घर कमजोर थियो त्यसरी हलियो कि भनेर प्रश्न गर्दा होइन यो नारायण गोपालको आवाजकै करामत हो भन्ने गर्थे नगेन्द्र हाडाका छोरा राजेश हाडा र रवि हाडा गायक संगीतकारले गीत गाएर यस्ता भएका घटनाहरू धेरै छन् तर हालै भारतकी गायिका सुर सम्राज्ञी लता मंगेशकरले एक यतिन्द्र मिश्रलाई दिएको एक अन्तर्वार्तामा एक उत्तरमा भनेका छन् मैले गीत गाएर पानी पार्न सक्छु त म भन्न सक्दिनँ तर मैले आफ्नो जीवन एउटा नयाँ घटना देखेको छु उस्ताद अली अकबर खानले सरो सितार बजाउँदै गर्दा राग शुद्ध लागेपछि कुनै एउटा नोट शुद्ध लागेपछि तार चुडेको मैले देखेँ र पछि गएर मैले खाँ साहबलाई भने तपाईँले तार नचुडेको भए पुरै गाउन पाउनुहुन्थ्यो होला भन्दा उनलाई खाँले के भनेछन् मैले राम्रोसँग गाएको हुनाले नै त्यो तार चुडेको हो त्यो शुद्ध भएको हुनाले लताले भर्खरै प्रकाशित आफ्नो अन्तर्वार्तामा यो कुरालाई उल्लेख गरेका छन् संगीत प्रवीण नराज ढकालले पनि काठमाण्डुस्थित भारतीय राजदूतावासमा यस्तै एउटा उदाहरणीय काम गरे उनलाई त्यति बेलाका भारतीय राजदूतावासका प्रथम सचिव शिवमंगल सिंह सुमनले भने तपाईँ के गाएर पानी पार्न सक्नुहुन्छ र उनले भने म पानी त पार्न सक्दिन तपाईँको यो कार्यालयको झ्यालको सिसा फोडिदिन सक्छु र उनले त्यही नै त्यसरी नै गाएर कुनै एउटा राग गाएर झ्यालको सिसा फुटाइदिएपछि उनलाई त्यति बेला नै तत्कालीन राजाले त्यो खबर सुनेपछि संगीत प्रवीण पदवी दिएका थिए जबकि उनले पछि गएर मात्र संगीत प्रवीणता हासिल गरे यी धेरै घटनाहरूसँग जोडिएका छन् अन्य घटनाहरू नगेन्द्र हाडा हाम्रा माझ हुनुहुन्न अब उहाँ दुई हजार सैसाठी साल जेठ तेइस गते उहाँको देहान्त भइसक्यो उहाँको जन्म उन्नाइस साल वैशाख पूर्णिमाको पर्सिपल्ट भएको थियो र उहाँका दुवै छोरा राजेश हाडा रवि हाडा पनि गाउनुहुन्छ र संचार जगतमै सक्रिय हुनुहुन्छ नगेन्द्र हाडाको पहिलो गीत दुई हजार बीस सालमा कलकत्तामा रेकर्ड भएको थियो चञ्चली त्यसभन्दा अगाडि उहाँ रेड नेपालमा लाइभमा निरन्तर नै गाइरहनु भएको थियो अब अर्को गायक हुनुहुन्छ हामीसँग कल्याण रिमाल र उहाँकी पत्नी बिजु रिमाल कल्याण रिमाल र बिजु रिमालका बारेमा यो गीतपछि चर्चा गर्नेछौं लौकन ढाँटी बेकर पिसे थाएर तिमीले किन हर माना ठ्याम्मै लौकन नढाँटी लेख चिठी बेसीमा आए किन लाय माया ठ्याम्मै लौकन नढाँटी मेरो घरै हो पिता आफ्नै गोठा हो लेकर बेचे गर्नु त मुख्य मेरो बेटा हो छैन र काम लुकेर फुला से स्थिति बेसी माई तिनलाई माया ठ्याम्मै छोरा मन कहिले परेला भाँची ढाकेको तिमीले बिर्स्यौ आज ठ्याम्मै लौ भन ढाँटी परेला भाँची डाकेको तिमीले बिर्स्यौ आज ठ्याम्मै लौ भन ढाँटी लेकर बिर्से थाएर तिमीले किन हर माना जीवन हेर के छ र दिन जाऊ जान्छु म घर रिसाए कि नानी ठ्याम्मै लौ भन न डाँटी दिन जाऊ जान्छु म घर रिसाए कि नानी ठ्याम्मै लौ भन न डाँटी लेख कि छिटी बेसीमा आए किन लौ माया ठ्याम्मै लेखकी ठिटी बेसीमा आए किन माया लायो ठ्याम्मै कल्याण रिमाल र बिजु रिमालको स्वर कल्याण रिमाल नेपाली सुगम संगीतमा धेरै कलाकारलाई वा धेरै संगीतकर्मीहरूलाई सहयोग गर्ने स्नेह गर्ने प्रेरणा दिने कलाकार मध्ये हुन् जति बेला सांगीतिक समूह लेकाली सक्रिय थियो त्यति बेला कल्याण रिमालको पनि आफ्नै किसिमको एउटा दलबल थियो धोबीधारास्थित कल्याण रिमालको घरमा नेपालका धेरै चर्चित साहित्यकार कलाकारहरू डेरा गरी बस्थे आजका चर्चित उपन्यासकार डाक्टर ध्रुवचन्द्र गौतम लामो समय कल्याण रिमालको घरमा डेरा गरी बसेका थिए र उनको आत्मकथा बाढ़ीमा र घुहेत्रोमा यसबारे धेरै चर्चा पनि पढ्न पाइन्छ भने कल्याण रिमालका छिमेकी थिए गीतकार यादव खरेल त्यसै गरिकन अर्का गीतकार माधव प्रसाद खनाल भावुक कल्याण रिमालका छोरी पनि गाएका छिन् सितु रिमाल जो पछि गएर संचारकर्मी सुमन खरेलसँग विवाह गरेर सितु खरेल भएकी छिन् र अझै पनि शास्त्रीय संगीत सिकेर लन्डनमा आफ्नो एकल साँझ गर्न सफल भएकी छिन् सितु खरेल सितु खरेल चर्चित गीतकार किरण खरेलकी बुहारी हुन् यो चर्चा जारी नै रहनेछ अब अर्को गीत छ यस गीतका गीतकार जस यञ्जन प्यासी नेपाली संगीत आकाशमा जस प्यासीलाई हामीले शुरूआतमा एउटा खुल्ला किताब हुम र त्यसै गरिकन अर्को गीत तिमीले पनि खेलाउने उसले पनि खेलाउने म त सस्तो धेरै सस्तो बोलका गीतका कारण चिन्यो उनको त्यो गीतलाई रिर नेपालले लामो समयसम्म प्रतिबन्ध पनि लगायो जसिन्जन प्यासी जो पछि गएर विद्यावारीदेखि डाक्टर पनि भए र उनी रेडियो खरसाङका उद्घोषक पनि थिए र उनी अध्यापन पनि गराउँथे नेपाली गीत संगीत आकाशमा अर्का पनि एकजना प्यासी गीतकार छन् उनी हुन् निर्विक्रम प्यासी जसले तारा बुट्टे जुनेली रातमा र त्यसै गरी नातिकाजीले गाउनुभएको एउटा तारा डाँडावारी पनि लेखेका छन् निर्विक्रम प्यासी नेपाली रंगमंचमा महिला भएर वा नायिका भएर अभिनय गर्ने एक रंगकर्मी पनि हुन् निर्विक्रम प्यासीले जस्तै जसेन्जन प्यासीले पनि प्यासी उपनाम नै लिए यसरी हामी कहाँ कहिलेकाहीँ उपनामको पनि ठूलो संकट हुने गर्छ हामी कहाँ माइला वा साइला धेरै छन् कान्छाको संख्या घट्दै गएको हुनाले हामीले अघिल्लो हप्ता कान्छाका गीतका बारेमा चर्चा गर्यौं अहिलेका हाम्रा राष्ट्रिय गानका रचयिता व्याकुल माइला छन् भने त्यसै गरिकन कवि वैरागी काइला हुनुहुन्छ त्यसै गरी अहिले बैरागी जेठा पनि एकजना गीतकार आउनुभएको छ जेठा माइलाको चाहिँ धेरै भीड़ छ तर कान्छाको संख्या चाहिँ निकै घट्दै गएको भएर हामीले अझ राम्रो गीतहरूमा अघिल्लो समय यसबारेमा चर्चा गर्यौं अब प्रस्तुत छ जसुञ्जन प्यासीको शब्द बद्री दुर्गा खरेलको संगीतमा बद्री खरेलको स्वरमा यो गीत बोलौँ भने तिमीलाई बात लाग्ने डोलाउँछ तिम्रो त्यसको पाप डाक्ने डाँडा नबोलाउँछ तिम्रो त्यसको पाप लाग्ने डाँडा बोलाउ भने तिमीलाई बात लाग्ने न नबोलाउँछ तिम्रो त्यसको पाप लाग्ने डाँडा नबोलाउँछ तिम्रो त्यसको पाप लाग्ने डाँडा जतै देख्छु तिम्रै तिम्रै माया कहाँ राखौँ कता सजाउ यति धेरै माया गीत बनाइ गाइरहँ कि तिम्रा सबै माया बोलाउ भने तिमीलाई बात लाग्ने डर नबोलाउँ त तिम्रो के पाप लाग्ने डर को लाउत तिम्रुकित को पाप लादे मिठो तिम्रै सारा माया माला गाछे लगाएर के तिम्रा सबै माया बोलाउ भने तिमीलाई बात लाग्ने डर नबोलाउ त तिम्रो पेटको पाप लाग्ने दुर्गा खरेलको स्वरमा बद्री दुर्गा खरेलको संगीतमा यो गीत सुन्यौं हामीले जसिन्जन प्यासीको शब्दमा बद्री खरेल र दुर्गा खरेल दाजुभाइ हुन् र पेसाले दुवै दार्जीलिङबाट पछि सिक्किममा आएर बसोबास गर्न थाले र दुवैले संगीतमा अलिकति निष्क्रियता देखाउन थाले र हामीले उहाँलाई सम्मानपूर्वक यो गीत बजाउन पायौं खुशी लाग्यो यो खोलाको सङ्लो पानी यो खोलाको पानी हामीले अघि बजाएको गीत नगेन्द्र हाडाको त्यो गीत धेरै पछि कसैको मिठो याद दिलायो भनेर सोलिनुस पोखरेलले लेख्नु भएको छ र हिजो हामीलाई शिवशंकरका गीतहरूको प्रसंगमा इन्द्र मानन्दरको गीत बजाएपछि इन्द्र ना, नारथुङ्गेले इन्द्रनारायण मानन्दरको स्वर त गजबै रहेछ उहाँको गीतहरू फेरि पनि सुन्न पाऊ भनेर अनुरोध गर्नुभएको छ बिजु रिमाल र कल्याण रिमालको गीत बजाएपछि उहाँका छिमेकी दोविधाराबाट कल्पनाजीले कल्पना डंगोले धन्यवाद भनेर फोन पनि गर्नुभएको छ उहाँलाई पनि हार्दिक धन्यवाद र यो खबर कल्याण रिमाल र बिजु रिमालसम्म पुगोस् भन्ने पनि हाम्रो कामना छ अजर अमर गीतहरूको यो श्रृंखलाको अन्त्यमा उमेश सिगदेलजीले सोध्नु भएको एउटा प्रश्न छ हाम्रो जमानाका उपन्यासकार एवं निलो चोलीका लेखक इजिर थापा पनि गीतकार नै हुन् भनेर अचम्म लाग्यो भन्नुभएको छ तर निलो चोली लेख्ने इदिर थापा होइन सुभाष घिसिङ हुन् जसले सन् उन्नाइस सय चौरासीमा गोर्खाल्याण्ड आन्दोलनको नेता भएर आफ्नो आन्दोलन शुरू गरेका थिए युदी शमशेर थापाले लेखेका उपन्यासहरू फेरि कहिले भेट होला सिस्टर कल्पना बाचा बन्धन यी नै धेरै चर्चित हुन् र युदी थापा अम्बर गुरूङका अति घनिष्ठ मित्र हुन् तर संयोगले अम्बर गुरूङले उहाँका कुनै पनि गीतहरू संगीत गर्न पाउनु भएन वा उहाँका गीतहरू गर्नुभएको छैन यो जानकारीसँगै प्राविधिक मित्र दिनेश निरौला जो मसँग हिजोको रातदेखि सँगै हुनुहुन्थ्यो र मधुर रूपमा साथ दिइरहनु भएको छ तपाईँले जस्तै नेपथ्यका सहयोगी सुफल काफले र मलाई पनि विदा दिनुहोस् र आगामी बिहिबार हामी पुनः नयाँ श्रृंखलामा भेट्ने नै छौं मंगिरको पहिलो हप्ता त्यतिन्जेललाई विदा दिनुहोस् शुभरात्री चा कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू